आफ्नै गाउँ बस्ती अनि भन्ज्याङ र चौतारीका स्वर लहरीहरू पाखा पखेरा अनि रोदी घरका सान लोक दोहोरीहरू आफ्नै पाखा आफ्नै भाका विभिन्न श्रृङ्खलाहरू लिएर हप्ताको सातै दिन अपराह चार दसदेखि पाँच बजेसम्म आइतबार तपाईँकै सहभागितामा मेरो स्वर अन्तिमसम्म अमुल आइनौ भने यो जुनी फेरौला मैले मन छु सोमबारे तपाईँका आफ्नै सिर्जना तपाईँकी आवाजमा मेरो सिर्जना भन्छन् कोही बगैँचाको फुल राम्रो भन्छन् कोही पूर्णिमाको जीवन राम्रो म त भन्छु जिन्दगीमा भेटिएर भन्दा नभेटिएकै राम्रो मङ्गलबार हाम्रो गीत तपाईँको आवाजमा सुन्नुहोस् सुनाउनुहोस् Thank you. अखर मात्रै रेडियो खोलेको बुधबारे लोक सर्जकहरूको पहिचान तपाईँबाट मलाई थाहा छ बिहिबार तपाईँका रोजाइका लोक भाका समेटिएको मेरो रोजाइ शुक्रबारे नम्बर शुक्रबारै साताका उत्कृष्ट दस लोक भाकाहरू जलेको मन शीतल शनिबार तपाईँको सन्देश तपाईँकै आवाजमा मेरो सन्देश नमस्कार म यहाँ सन्चै छु त्यहाँ पनि सन्चै होला भन्ने पूर्ण आशा बोकेकी छु तपाईँकै सहभागितामा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्न नभुल्नुहोला सहभागी बन्न नछुट्नुहोला मात्र रेडियो सानी सानीभेरी एफएममा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सबको नमस्कार न्यानो न्यानो हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रममा आफ्नै पाखा आफ्नै भाकाको पर्खाइमा भएका हिमाल पहाड तराई भन्ज्याङ खर्क लेख विशेषमाका सम्पूर्ण श्रोता साथीमा प्राविधिक साथी चन्द्रबहादुर कौरसँगै म तपाईँकी दुःख सुखको सहयात्री साथी देवकुमार ओलीको तर्फबाट श्रोता कार्यक्रम आफ्नै पाका आफ्नै भाका यहाँहरूकै प्यारो स्टेसन रेडियो सानी भिर एफएम एक सय थप्लो आठ सौ उनानब्बे थप्लो दिमी घाँसबाट अनि इन्टरनेटको पहुँचमा आउने श्रोताले हामीलाई रेडियो सानोभिरी डट कममा लगइन गरेर संसारीभरि किस्सा सुनिरहनु भएको छ साथीसँगै तपाईँ हाम्रै मेलापातो वनपाखा लेक बेसी उकाले उराली भन्ज्याङ चौतारीमा गाई बाख्रा चराउन घाँस काट्न अनि घट्ट पसल जाँदै गर्दा गाइने तिनै सुख दुःख तिनै मिलन बिछोडका भाका लोक भाकाको कार्यक्रम कार्यक्रम आफ्नै पाका आफ्नै भाका प्रत्येक दिन अपराह्न चार दसदेखि बेलुकी पाँच बजेसम्म भिन्न भिन्नै श्रृङ्खला लिएर तपाईँको माझमा आउने गर्दछ आदरणीय साथी साथीसँगै आज सोमबार हो आज सोमबार तपाईँहरूकै सिर्जना समेटिएको मेरो सिर्जनाको पालो भएको छ आजको श्रृङ्खला मेरो सिर्जनामा तपाईँ आफ्ना विभिन्न साहित्यिक रचनाहरू तपाईँकै आवाजमा सुसेल्न सक्नुहुनेछ त्यसको लागि हामीले टेलिफोन नम्बर खुल्ला गरेका छौँ तपाईँकै लागि भनेर शून्य अठासी पाँच तिस दुई सय एकानब्बे चाहिँ केटी साथीहरूको लागि अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बे चाहिँ केटा साथीहरूको लागि साथी साथीसँगै तपाईँ पनि आफूले रचना गरेका कविता गीत लघुकथा गजल मुक्तक लगायतका कुनै पनि साहित्यिक सिर्जना सुनाउन चाहनुहुन्छ भने तपाईँले मैले अगाडि भनेको नम्बरमा फोन हान्न थालिहाल्नुहोला शून्य अठासी पाँच तिस शून्य एका दुई सय एकानब्बेमा चाहिँ केटी साथीहरूले शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा केटी साथीहरूले अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ केटा साथीले फोन हान्नुहोला कति साथी ग्वाला जानु भएको छ होला कति साथी घाँसा जानु भएको छ कति साथीले चाहिँ गाउँ छर्दै हुनुहुन्छ कतिले जिलौटा जिलाउँदै हुनुहोला आफ्नो बारीमा कति साथी घाँसा जानु भएको छ विदेशमा भाउनुभएका साथीहरू कति घर आउने तर्खर गर्दै हुनुहुन्छ कति चाहिँ ड्युटीमा हुनुहोला कति चाहिँ नाइट ड्युटीको लागि तयारी गरिरहनु भएको छ होला कति ड्युटी सकेर भर्खर मात्र आउनु भएको छ होला कति ड्युटीमै इयरफोन हालेर हामीलाई सुनिराख्नु भएको छ होला आज त मेरो पनि पालो आउँछ कि फोन त प्रयास गर्नै पर्यो भन्ने पनि लागेको छ होला पक्कै पनि आउनुहोस् जाडो बढेको छ तिहार पनि नजिक नजिक आइरहेको छ देउसिरे भाका पनि मजासँग घन्किरहेका छन् तपाईँको मनमा पनि उथुल पुथुल आएको होला पक्कै पनि अब जान्छ कार्तिक आउँछ मङ्सिर बाजा बस्छन् बिहेका यस्तै छ कति जोडी छुट्ने होलान् कति जोडी जुट्ने होलान् निकै नै मिठा भाका तपाईँको माझमा आज पनि बजाउँला तपाईँले फोन चाहिँ हान्दै गर्नुहोला शून्य अठासी पाँच तिस दुई सय एकानब्बे र शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा एकजना साथी कार्यक्रमको सुरुमा आउनु भएको छ कहाँबाट म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ललिता गिरी है ललिताजी सन्चै हुनुहुन्छ एकदम ठिकठाक छ स्यालापाखामा चिसो कतिको बढेको छ आज त गर्मी नै थियो दादा आज गर्मी नै थियो है के छ त्यतातिर गहुँ छरेर सिद्ध्याइसक्नु भयो कि बाँकी नै छ त ए भ्याइयो के भन्नुभएको गाउँ छरेर उम्रिसके ए लौ सुन्तला खाने भयो कि भएन स्याला पाखाको ए हुँदैछ है खाँदाखेरि हामीलाई पनि सम्झिनुहोस् है ल ल हुन्छ सम्झिँदाखेरि मुखबाट पानी आउँछ क्या त्यही भएर <laughs> सम्झिहाल्छ नि सम्झिनुहोस् मलाई मात्रै नसम्झेर हाम्रो प्राविधिकलाई पनि सम्झिदिनु होला है मलाई मात्रै सम्झिनु भयो भने हाम्रो प्राविधिक साथी फेरि हुन्छ क्या उहाँले फोनै ल्याइदिनु भएन भने त सकिएको नि कुरोकानी होइन सबैलाई सम्झिनुहोस् कार्यक्रममा आउनु भएको छ अब भने एउटा मिठो सिर्जना सुनाऊ के सुनाउनुहुन्छ आज हेलो सुरु गरिहाल्नु सुनिराखेका छौँ सुनिएन ल सुरु गर्नुहोस् हामीले चाहिँ सुनिराखेका छौँ आज सानो भावना भन्छु नि हेलो दादा सुरु गर्नुहोस् सुरु गर्नुहोस् ए ल ल तिमीले निम्तो बेबसी हो रमाइलो सुपारी पछि हो तिमीले निम्तो पछि हो रमाइलो सुपारी पछि हो मुटु यो छ्या छ्या भएको तिम्रो त्यो बब्बे पछि हो मुटु यो छ्या छ्या भएको त्यो तिम्रो भव्य दिएपछि हो नभन्नु कसैले पागल प्रेमी पागल त मदिरा पेपछि हो झन् बाँच्न गाह्रो परेको मलाई तिमीले साथ नदिएपछि हो झन् बाँच्न गाह्रो परेको मलाई तिमीले साथ नदिएपछि हो यति नै दादा यति नै हो है हजुर कि सुपारी निम्तो दिएपछि उनको बिहेमा हो होइन के भा त होइन बाबा मात्रै त्यही नै भए है लास्टमा होइन त <laughs> हुन्छ कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद छुट्यौँ नमस्कार नमस्कार ललिता गिरी हुनुहुन्थ्यो स्यालापाखाबाट आउनुभएको थियो एउटा मिठो भावना सुनाएर जानुभएको छ तपाईँलाई पनि फोन हान रहर छ भने शून्य अठासी पाँच तिस दुई सय एकानब्बे र शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा फोन हान्नुहोला अर्को साथी आउनु भएको छ कहाँबाट नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ लीला कुमारी बस्ने त सन्चै हुनुहुन्छ लीला कुमारीजी लो अब कुमारी हट्ने बेला आइसक्यो होइन त आउँदैछ हो लिलाजी सुन्नु भएको छैन ए सुन्नेको छैन भने आज आफैले सिर्जना गरेको कथा कविता गीत गजल मुक्तक लगायतका फोन मार्फत सुनाउने सिर्जना हो है केही लिनु भएको छैन लौ अब चाहिँ कडाइ गर्नुपर्ने भयो प्राविधिक साथीलाई यताबाट भन्नै पर्ने भयो केही चाहिँ सिर्जना प्राविधिक साथीले सुनेर मात्र अनेर गरिदिनु होला नत्र भने त्यतिबाट विदाय गरिदिनु होला नभए अरू साथीहरूलाई पालो दिनु होला है प्राविधिक साथीले यति चाहिँ गरिदिनु पर्यो अर्को साथी नमस्कार हजुर नमस्ते के गर्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ हजुर सन्चै कहाँबाट को बोल्दै हुनुहुन्छ ओहो प्रतीक्षा ओली मुस्कान हजुर प्रतीक्षाको घडी समाप्त हुने भयो मङ्सिरको महिना है <laughs> खै त दादा कति कति हो मङ्सिरको होइन थाहा छैन मलाई थाहा छैन काम कुरो सकियो त थाहा नभए त है हजुर ओहो अनि कार्यक्रम सुनिराख्नु भएको छ हजुर सुनिरहेको कस्तो लाग्दैछ राम्रो छ राम्रो छ हजुर साँच्चीकै राम्रो छ हो साँच्ची राम्रो छ होइन होला कति फुर्का हेर्नु त होइन के साँच्ची राम्रो ए हो र गरेपछि त कुरा बुझिहाल्यो नि होइन ल <laughs> ल कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ अब एउटा सानो भावना हुन्छ है त हुन्छ सुरु गर्नुहोस् ल कुर्नेहरूका लागि आश हुन्छ समय कुर्नेहरूको लागि आश हुन्छ समय पर्खाइ पछिको प्राप्ति खास हुन्छ समय जे सोच्यो पाइयो भने पाउनेहरूको लागि मधुमास हुन्छ समय जे सोचेको त्यही पाइ पाइयो भने पाउनेहरूको लागि मधुमास हुन्छ समय यति नै हो है ओहो मधुमास हुन्छ समय जतिखेर मधुमास हुनेछ जुन दिन म पराईको डोली चढेर जानेछु है <laughs> हुन्छ कार्यक्रम आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्ते भएको थियो प्रतीक्षा ओली मुस्कान खाराबाट जानुभएको छ अर्को साथीलाई कार्यक्रममा स्वागत गरौँ कहाँबाट आउनु भएको छ नमस्कार हजुर हजुर भाइ दर्शन अनि नमस्ते लौ मेरो पनि तपाईँलाई दर्शन छ है कोटी कोटी दर्शन ह्याप्पी तिहार लौ यहाँलाई पनि सेम टु कहाँबाट को बोल्दै हुनुहुन्छ चन्दनको दार्मकोट साथ ढङ्कीवालादेखि तिलक आरसी बिन्दास हो तिलक आरसी बिन्दास हजुर आरसी भन्या रोकाय छेत्री भन्या हो हजुर हजुर लौ सल्यानमा के गर्दै हुनुहुन्छ तिलकजी यस्तै बसा अवस्था अनि गाउँसँग छरियो अब खेतहरू छर्ने काम चलिरहेछ ए खेतहरू छर्ने काम चलिरहेछ धानका बालाज लह लह झुल्या छन् कतै चाहिँ धान थुर्ने काम भट्टाभट भइरहेछ है रमाइलो जिन्दगी कटाइरहनु भएको छ हो <laughs> अनि कतिको सुन्नुहुन्छ रेडियो सानो फेरि एकदम सुन्ने गर्छु तर फोन लाग्दैन कस्तो दुःख कुरा है हजुर लौ बेजोक भएछ लौ अनि आज हामीलाई के सुनाउनुहुन्छ त एउटा चुटकिला चुटकिला सुनाउने हजुर लौ हामी एकदम ध्यानपूर्वक सुन्छौँ है कस्तो खालको चुटकिला सुनाउनु हुँदो रहेछ हजुर एउटा राम भन्ने मान्छे के कहिल्यै पनि बजार गएको थिएन बस गाडी बस गाडी बाइक कुनै पनि देखेको थिएन ए ऊ गएछ अनि सहर गएछ सहरमा गएर बाइक चलाएको देखेछ बाइक चलाएको देखेर ऊ बाइक डगुर्दो रहेछ त्यो मान्छे बसेपछि भनेर अब त्यो घर फिर्ता भएछ घर फिर्ता भइसकेपछि उसले बाइकलाई धेरै सम्झेछ भेरो सम्झेर उसले भेरो भेरो सम्झेर भेरोमा चढेछ र भेरो बस्दै मरेछ अरे दाइ ओहो भेरोमा चढ्यो है कस्तो खालको मान्छे रहेछ त्यो भेडोमा चढ्ने मान्छे नै भेडो थियो कि क्या हो है लौ कार्यक्रममा आइदिनु भयो रमाइलो मुक्ति मुक्त मुक्तको लागि चुटकिलाको लागि धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्ते आउनुभएको थियो जानुभएको छ तिलक आरसी सल्यानबाट एउटा चुटकिला सुनाएर जानुभएको छ एकजना साथीले एउटा मुक्तक पठाउनु भएको छ जब मलाई तिमीबाट नरफ नफरत हुनेछ जब मलाई तिमीबाट नफरत हुनेछ अनि मेरो बिस्तारै मन कुलत हुनेछ तर तिम्रा यादहरू नछुटाइ राख्नेछु बरु टुच्च तिन पानीको सङ्गत हुनेछ मैले सबै चाहिँ दोहोऱ्याइ दोहोऱ्याइ वाचन गर्न सकिनँ समय अभाव छ यो चाहिँ भूपेन्द्र बिहान क्यानभासले मलेसियाबाट पठाउनु भएको हो उहाँको चाहिँ भोलि नेपाल प्रस्थान हुँदैछ अरे मलेसियाबाट उहाँको घर चाहिँ मुसिगढ नगरपालिकामा पर्छ साँकमा अर्को साथी नमस्कार हेलो नमस्ते

ए सुनिरहेको छु नि दादा ओ के सुनाउने हो त आज मुक्तक सुनाउँछु दादा मुक्तक हजुर दादा सुनौ सुनौ तिम्रो माया मेरो माया छुट्याएर कहाँ गयो तिम्रो माया मेरो माया छुट्याएर कहाँ गयो दुई दिनमै हाम्रो नाता टुटाएर कहाँ गयो दुई दिनमै हाम्रो नाता टुटाएर कहाँ गयो के को कमी पायौ तिमीले मेरो माया के को कमी पायौ तिमीले मेरो मायाभित्र अर्कैलाई त्यो जोवानी लुटाएर कहाँ गयो अर्कैलाई त्यो लुटाएर कहाँ दादा ओहो मेरो मनका केही कुरा बोकेर आएको छु मेरो मनको केही कुरा बोकेर आएको छु हिँड्ने पाइला सबैतिर रोकेर आएको छु तिमीलाई आफ्नै मनको मन्दिरमा राखेर रा, यस्तै रहेछ संसार सारा घोकेर आएको छु रे ठिक छ यो चाहिँ पठाउनु भएको गोपाल ओली स्पन्दनले खारादुई हाइबाङ घर भएर अहिले चाहिँ मलेसियाको जोहोरबाट तपाईँको जवाफ है त हस् धेरै धेरै धन्यवाद छुट्यौँ आउनुभएको थियो जानुभएको छ निसा केसी सल्यानबाट अर्को साथी हुनुहुन्छ नमस्कार हजुर दाई नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म जाजको डाँडामा साथदेखि सत्यलाल बोहरा बोले सत्यलाल बोहरा है हजुर सत्यजी हजुर सत्य भनेको सत्य नै हो नि होइन धेरै पछि फोन लाग्यो त कता हो फोन अलि टाइम मिल्दैन थियो कार्यक्रम सुनेको थिएँ ए कार्यक्रम त सुन्नुहुन्थ्यो नि है हजुर हजुर ल हप्तामा कति दिन सुन्नुहुन्छ हप्तामा सातै दिन सातै दिन हजुर ल बर्बाद भइगयो नि उसो भए त है <laughs> हजुर सकियो नि अब सात दिन सुन्ने भए त अब के कुरा गर्नु र होइन हजुर हजुर ल बरु त्यतातिर के हुँदैछ नयाँ नौला हामीलाई सुन्न मन लाग्यो क्या त्यतातिर चाहिँ गौ सरेर सिद्ध्याइयो कि सिद्ध्याइन जाडो कतिको बढ्या छ सुन्तला पाके कि पाकेनन् हजुर दाइ गाउँछौँ छरेर त भ्याइयो भनौँ अब तिहारको माहौल बढ्दैछ अब सुन्तला पनि पाक्ने क्रम जागी छ हल्का हल्का चिसो बढ्दैछ यस्तै हो लौ काली पारे दाई आयो हेर अहिले बिहे छ कसेर आइरहेछन् कि छैनन् सम्भव त आइरहेछन् है आइरहेछन् है हजुर हजुर कतिले झ्याइ पार्ने तर्खर गरिरह होला नि कालो कात्तिकले गरे होला के के गरेछ है हजुर कालो कात्तिक अब जाँदैछ भनौँ अब दस पन्ध्र दिन छन् लौ अनि त्यसपछि त भट्टाभट हुन्छन् है हुन्छन् हुन्छन् <laughs> कार्यक्रममा आउनु भएको छ अब चाहिँ सत्यलाल बोहराको मुखारा बिन्दुबाट एउटा निकै नै मिठो के सुन्ने हो कि भन्ने लाग्यो क्या मसँग एउटा सानो गजल छैन गजल नै छ हजुर हजुर ल जाजरकोटी गजल सुनाउ त आज सुरु गरे है हुन्छ न गास न त बासको जिन्दगी न साथ न त मातको जिन्दगी न गास न त बासको जिन्दगी न साथ न त मातको जिन्दगी हार मेरो जित तिम्रै भयो रे न लाभ न त हातको जिन्दगी न साथ न त मातको जिन्दगी न साथ न त मातको जिन्दगी घर न घर छ न त ठिरान छ मेरो न घर छ न त ठिरान छ मेरो न छाया न त ओतको जिन्दगी न साथ न त मातको जिन्दगी न साथ न त मातको जिन्दगी मेरो जिन्दगी धुलै धुलो म बेथा न घर न त घाटको जिन्दगी न साथ न त मातको जिन्दगी न साथ न त मातको जिन्दगी मन मस्तिष्कभरि तिम्रै तस्बिर भेटाएँ न खुट्टा न त जुत्ताको जिन्दगी न साथ न त मातको जिन्दगी न साथ न त मातको जिन्दगी न घाँस न त बाँसको जिन्दगी न साथ न त मातको जिन्दगी हजुर दाइ आहा जिन्दगीको परिभाषा यसैभित्र छ हो हस् कार्यक्रममा आइदिनु भयो सत्यजी धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्ते बाबा सत्यलाल बोहरा हुनुहुन्थ्यो जाजरकोटबाट आउनुभएको थियो जानुभएको छ अर्को साथीलाई कार्यक्रममा स्वागत गरौँ कि जस्तो लाग्यो नमस्कार हजुर हजुर नमस्कार कहाँबाट हो रुकुमकोटदेखि रुकुमकोटदेखि हजुर कोट लाउने मान्छे हो हो के कोट लाउने मान्छे हो भन्नुहोस् त अब जाडो आउँदैछ अब कोट त लगाउने होला नि ल यहाँको नाम चाहिँ के पर्छ भनेको क्या घुमाएर ए सर्जना कार्की सर्जना कार्की सर्जनाजी हजुर रेडियो सुनिराख्नु भएको छ हजुर सुनिरहेको छु यहाँलाई सन्चै छ हजुर सन्चै छ हल्का रुगा खोकी लागेको छ बरु हजुरको सुनाउनुहोस् हामीलाई पनि हल्का रुगा खोकी लागेको छैन है <laughs> हजुर अरू त सब ठिकठाक छ हजुर ल यहाँले कतिमा पढ्नुहुन्छ अहिले अहिले एघार क्लास पढ्दै आजकल चाहिँ स्कुल बिदा छ स्कुल बिदा भएपछि त म कतिमा पढ्छु भन्ने कुरै बिर्सिन्छ अरे हो होइन है ल कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ आज म एउटा सानो गजल सुनाउँछु है सानो सानो गजल हजुर कत्रो छ एक टोकरीको छ कि एक पसेको छ कि एक मानो छ <laughs> एक छ एक मानो छ ल एक पेज छ एक पेज ए एक पेज पो छ हजुर साह्रै लामो रहेछ सुरु गरौँ ल त सुरु गर्छु हुन्छ है त चुरा लाउने मन छ मलाई पोते लाउने मन छ चुरा लाउने मन छ मलाई पोते लाउने मन छ तिम्रै हातबाट मेरो सिउँदो रङ्गाउने मन छ चुरा लाउने मन छ मलाई पोते लाउने मन छ तिम्रै हातबाट मेरो सिउँदो रङ्गाउने मन छ छोरी भई जन्मेपछि जन्म घर पर्ने छोरी भई जन्मेपछि जन्म घर छोड्नुपर्ने रखरिया बाध्यताले पराई घर रोज्नुपर्ने चुरा लाउने मन छ मलाई पोते लाउने मन छ तिम्रै हातबाट मेरो र रङ आउने भन्छ छ जन्म घर साथीसँगै छोट्नै पर्ने छोरीले जन्म घर साथीसँगै छोट्नै पर्ने छोरीले संसारको रितलाई मान्नै पर्ने छोरीले जन्म घर साथीसँगै छोड्नै पर्ने छोरीले संसारको रितलाई मान्नै पर्ने छोरीले त्यसैले त तिम्रै सिन्दुर सिउँदोभरि लाउने मन छ त्यसैले त तिम्रै सिन्दुर सिउँदोभरि लाउने मन छ सदा सदा तिमीतिर मनको बस्ती बसा हुने मन छ जन्मिएको ठाउँ छोड्दा आत्मा धेरै रोए पनि जन्मिएको ठाउँ छोड्दा आत्मा धेरै रोए पनि छोरी भई जन्मेपछि पढाइ घर जानुपर्ने पर्ने त्यसैले त मलाई तिम्रै साथमा रमाउने मन छ त्यसैले त मलाई तिम्रै साथमा रमाउने मन छ घुम्टो ओरी डोलीमा लजा हुने मन छ त्यसैले त मलाई तिम्रै साथमा रमाउने मन छ घुम्टो ओरी डोली लजा हुने मन छ चुरा लाउने मन छ मलाई पोते लाउने मन छ तिम्रै हातबाट मेरो सिउँदो रङ्गा हुने मन छ चुरा लाउने मन छ मलाई पोते लाउने हुन्छ यतिले दादा सँगै हुनेछु तिमीलाई मेरो सास हुन्जेल सँगै हुनेछु तिमीलाई मेरो सास हुन्जेल यो धरतीमा मेरो नितिस बास हुन्जेल सँगै हुनेछु तिमीलाई मेरो सास हुन्जेल यो धरतीमा मेरो नितिस बास हुन्जेल किन चिन्ता गर्छौ यार तिमी अझै छोड्दिन के म यो धरतीमा अवकाश नहुन्जेल आयो कि आएन आयो होइन त तपाईँले भनेअनुसार अब चुरा पोते टिकुली सबै पाउने पाउनु होइन त <laughs> ल यो चाहिँ तपाईँले भन्दै गर्दा छविलाल विष्टले पठाउनु भयो हो है साउदीबाट पठाउनु भयो उहाँ चाहिँ गराइलामा हुनुहुन्छ अरे तपाईँले भन्दै गर्दा फटाफट फटाफट लेखेर पठाउनु भयो अरे साँच्चै दिनुहुन्छ अरे है त <laughs> हस् हस् छुट्टी नमस्कार नमस्ते सर्जना कार्की आउनुभएको थियो रुकुमकोटबाट जानुभएको छ तपाईँ पनि फोन हान्नुहोला अब भने तपाईँको माझमा निकै नै मिठो भाका बजाउँछौँ हे मेरा भन भाइ हो देउसी रे देउसी रे अर्जुन कौशल टिका पुन लक्ष्मी परियार शब्द चाहिँ अर्जुन कौशल र लक्ष्मी परियारलाई चाहिँ अर्जुन कौशलको तपाईँको माझमा यो मिठो भाका ए भन मेरा भाइ हो देउसिरे भन ए शर्मिलाई कान ए भन मेरा भाइ हो ए यो घर यो घरका कोही भाइ छोरा लप्टन बनन् यो भाइका यो घरका कोही भाइ छोरा हलो जोतुन् यो घरका कोही भाइ छोरा साउदी अरब मलेसियातिर छिरोन् तपाईँको माझमा निकै नै मिठो देउसिरे भाका बजाएका छौँ तपाईँ पनि हाँस्नुभयो रमाउनु भयो होला पक्क पनि तिहार आए जस्तो यस्ता खालका भाका बस्दै गर्दा हुन्छ निकै नै रमाइलो भएको होला तपाईँको गाउँघरतिर पनि देउसिरे भाकाहरू घन्किन थाले होलान् त्यसै गरी तपाईँहरू कतिजना साथीहरू देउसिरे खेल्न जाने भैलेरी खेल्न जाने भनेर एकदम टिम पनि बनाउँदै हुनुहुन्छ होला नि है रमाइलोसँग खेल्नु होला रमाइलो गर्नु होला एकजना साथी आउनु भएको छ कहाँबाट नमस्कार हेलो साथी कुर्दा कुर्दा हैरान भएर आफ्नो बाटो लाग्नु भयो कि क्या हो नमस्कार हजुर हजुर दाइ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म धनमाया ओली धनमाया ओली हजुर धनमाया जी हजुर रेडियो खोल्नु भएको छ के बनाउनु भएको छ मोबाइलको लाउड स्पिकर बनाउनु भएको छ

खासै राम्रो त छैन तै पनि गर्छ है त हामी राम्रै मानेर सुन्छौ नि ल ल दाजु परदेश हुँदा मेरो मन रुन्छ धर्की कहिले आउँछौ विदेशबाट दाजु घरमा फर्के तिहारसम्म भए पनि आउन मेरो दाजै मखमालीको माला उनी बस्ने छु माझै रमाइलो दिन संसार साराको मेरो मात्रै आँसुको धारा हो दाइ परदेश हुँदा आँसुको धारा हो हजुर यति नै आहा धनमायाजी हजुर निकै नै मिठो भाका एकदम रमाइलो भएको थियो सबैलाई भावुक पो बनाउनु भयो त है <laughs> हजुर विशेष गरेर प्रदेशमा रहनुभएका तिनै दाजुभाइहरूलाई है हुन्छ निकै नै मिठो स्वरको लागि धेरै धेरै धन्यवाद फेरि फेरि फोन आउनु छुट्यौँ है त हस् धनमाया ओली हुनुहुन्थ्यो खाराबाट आउनुभएको थियो जानुभएको छ सबैले सोच्छन् अचेल मायाको बजार कस्तो छ सबैले सोध्छन् अचेल मायाको बजार कस्तो छ अनि त्यो बजारमा चल्ती हुने हजार कस्तो छ सबैले सोध्छन् अचेल मायाको बजार कस्तो छ अनि त्यो बजारमा चल्ती हुने हजार कस्तो छ कि देऊ उत्तर प्रश्नको धन तोक्स्यौ कि मन तिमी भनिदेऊ न सानो म प्रतिको तिम्रो नजर कस्तो छ भीषम देवकोटाले मलेसियाबाट पठाउनु भएको यो मिठो मुक्तक उहाँको घर चाहिँ झुलामा पर्छ धेरै धेरै धन्यवाद है विषमजी तपाईँलाई पनि अर्को साथी नमस्कार हजुर एक्कासी आँधी हुरी पनि आयो तिमी रिसाएर होला काली मधुरी पनि आयो तिमी एक्कासी आँधी हुरी पनि आयो तिमी रिसाएर काली मधुरी मधुरी पनि आयो तिमी दुःख पिँदा हुँदा निको पार्ने मलम सोच्या थिए दुःख पिँदा हुँदा निको पार्ने मलम सोच्या थिए उल्टै खाटो बसेको घाउ बल्झाउने छुरी पनि आयो तिमी एक्कासी आँधी हुरी पनि आयो तिमी रिसाएर होला काली मधुरी पनि आयो तिमी हजुर दाई नमस्कार नमस्कार हजुर नमस्कार काली भनेर आउनुभयो त होइन दाई <laughs> सम्झना भनेर आउनुभयो है लौ कहाँबाट को बोल्दै हुनुहुन्छ झुलादेखि सन्देश देवकोटा है हजुर सन्देशजी हजुर तपाईँ भिसमको के भन्ने पर्नुहुन्छ भाइ दादा भाइ हो हजुर पक्का भाइ हो हजुर गाउँकै दाई हुनुहुन्छ ए गाउँकै दाई हुनुहुन्छ है हजुर बरु झुलाको खबर के छ एकदम रमाइलो छ दाई अब तिहार पनि नजिकै आइसक्यो देउसी भैलो खेल्ने अब ट्यानिङ हुँदैछ ए रमाइलो हुँदैछ हजुर के ट्यार्लिङ हुँदैछ कि ट्रेनिङ हुँदैछ ट्रेनिङ हुँदैछ ए ट्रेनिङ हुँदैछ है हजुर अब ट्यार्लिङ त खेल्न गएपछि होला होइन हजुर कतिको रमाइलो छ त गाउँघरतिर सुनाउनुहोस् रमाइलो छ दादा अब बिस्तारै चिसो पनि बढ्दैछ ल कार्यक्रम सुनिराख्नु भएको छ होला उसो भए है हजुर सुनिरह अनि यहाँको पढाइ नि म अहिले नौमा पढ्छु आजकल बिदा छ है हजुर खुब आनन्द हुन्छ नि स्कुल बिदा हुँदाखेरि हो हजुर आनन्द के हुन्छ आजकल अलिक टेन्सन टेन्सन जस्तो पनि हुन्छ स्कुल जान पाउँदाखेरि घरको काम पनि गर्नुपर्छ होइन गाह्रै पो हुन्छ त जिन्दगी कटाउन है सन्देशजी अगाडि एउटा सुन्यो अब जाँदै गर्दा अर्को सुन्छौँ कि छुट्टिन्छौँ र एउटा सानो सानो कविता ल बन्नु पर्छ सबैको सहयोगी स्वार्थी विश्वास र अनुशासनमा बाँधिनु पर्छ विद्यार्थी ज्ञान उब्जाउनु पर्छ हामीले पढाइ हो हाम्रो खेती स्वच्छमा सफल बन्न हामी बन्नु पर्छ मिहिनेती ज्ञान गुणका कुरा सिक्न मान्नु हुन्न हामीले लाज विद्यार्थीले नै हो विकास गर्ने समाज हटाउनु छ हामीले सामाजिक कुरीति जोगाउनु छ परम्परागत रीति संस्कृति सफा राख्नु पर्छ हामीले घर समाज लौ आउनु भएको थियो जानुभयो सन्देश देवकोटा झोलाबाट अर्को साथी नमस्कार जुनुदाई रातुन्छ गामुदाई बिहानी जिउनु हुँदै रात हुन्छ घाम हुँदै बिहानी मिलन भए जीवन बन्छ बिछोड भए कहानी मिलन भयो जीवन बन्छ बिछोड भयो कहानी हेलो दादा नमस्कार नमस्कार हजुर नमस्कार यति चाहिँ थाहा रहेछ है है एकदम भन्नुपर्छ मिलन भयो भए जीवन बन्ने भयो बिछोड भएपछि कहानी बन्ने भयो नि त हो त यो मध्येको तपाईँको के बन्यो मेरो त केही पनि भनेकै छैन भन्नुपर्छ केही भनेको छैन एउटा न एउटा त पक्कै भनेको छ मिलनै बनेको होला ए मिलन बनेको छ है हजुर त्यसपछि जीवन भइरहेछ हो लौ यहाँलाई बधाई छ है पहिले पनि जीवन बनाउनु भएछ हजुर <laughs> कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म त्रिचितको रमाइलो बस्ती डाँडा खालिदेखि प्रतिभा परिवार भन्नुपर्छ प्रतिभा परिवार है हजुर प्रतिभाजी हजुर कम्तीमा जीवन त बनेछ होइन हजुर के गर्दै हुनुहुन्छ अरू नै अहिले त्यतिकै बसिरहेको छु प्रोग्राम सुनेर ए प्रोग्राम सुनेर बसेको हजुर साह्रै खुसी लाग्यो सुख दुःखको साथी बन्नु भएकोमा है हजुर <laughs> के सुनाउनुहुन्छ अब म यता गजल सुन्नु कविता जस्तो छ त्यही सुनाउँछ है त ए त्यस्तो छ हजुर लौ कस्तो रहेछ सुनाउ त एकदमै सर्ट छ फेरि छोटो छ है ए छोटो पो छ हजुर अलि लामै भयो हुन्थ्यो एकदमै छोटो छ भन्नुपर्छ हुन्छ सुरु गरौँ ल सिलगढी हुन्छ हुन्छ तिम्रो त्यो चोखो माया नफला है त्यसै खेर तिम्रो त्यो चोखो माया नफला है त्यसै खेर तिमीलाई कति माया गर्छु माया दिएर त हेर तिमीलाई कति माया गर्छु माया दिएर त हेर मलाई माया गर्छौ भने तिम्रो त्यो अङ्गालो म बेर मलाई माया गर्छौ भने तिम्रो त्यो अङ्गालो म बेर तिमीलाई कति माया गर्छु माया दिएर त हेर तिमीलाई कति माया गर्छु माया दिएर त हेर यति नै दादा आहा माया दिएर हेर्ने र एकजना साथीले नाम नभन्ने शर्तमा भन्नुभएको छ विदेशबाट म नेपालमा आएपछि मात्र दिन्छु साथ भन्नुभएको छ है ल गोप्य सहमतिका सहमति गर्नु होला है भेट भएर हुन्छ हुन्छ कसैले नथा पाउने गरेर हुन्छ कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्कार प्रतिभा परिहार हुनुहुन्थ्यो सुर्खेतबाट आउनुभएको थियो जानुभएको छ अर्को साथी नमस्कार हजुर हेलो दाजु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो शङ्कर केसी भनेको शङ्कर केसी हजुर शङ्करजी हजुर के गर्दै हुनुहुन्छ हो जाजरकोटमा एकदम ठिकठाक छ दवार लाग्यो कि तिहार लाग्यो ए आउँदै आउँदै पो छ हजुर हजुर कहाँसम्म आछ ए पर पर तल चौरजारीसम्म आएको छ कि हजुर हजुर त्यहाँसम्म त पक्कै आयो होला है हजुर लौ अनि कार्यक्रम त सुन्दै हो त कार्यक्रम सुन्न छैन मैले सुन्नु भएन हजुर हजुर बिहानदेखि हजुर हजुर कि चार बजीदेखि चार बजीदेखि ए चार बजीदेखि सुन्नु भएको छैन है हजुर कि बिहानदेखि नै सुन्नु भएन हजुर लौ के सुनाउनुहुन्छ भावना भावना हजुर भावना सुनाउने कि कविता सुनाउने कि सङ्गीत सुनाउने भावना भावनै सुनाउने है हजुर सुरु गरौँ दुई शब्दको माया तिमीलाई चार शब्दको कामना हो दुई शब्दको माया तिमीलाई चार शब्दको कामना देखिको माया तिमीलाई लाखौँ लाख शुभकामना देखिको माया तिमीलाई लाखौँ लाख शुभकामना यति नै दादा ओहो यति नै हो हजुर ल यहाँलाई धेरै धेरै धन्यवाद छुट्टिन्छौँ नमस्कार शङ्कर केसी हुनुहुन्थ्यो जाजरकोटबाट आउनुभएको थियो अब भने निकै नै मिठो भाका तपाईँको माझमा राख्छौँ हामी सचिन चन्द र देवी घरतीको समधुर आवाज रहेको छ सचिन चन्द यतिखेर निकै नै दुःखमा हुनुहुन्छ उहाँ अहिले जापानमा हुनुहुन्छ उहाँका बुवा चाहिँ भर्खरै हृदयघातको कारण बित्नु भएको छ अरे उहाँले चाहिँ मेरो यो गीतको अगाडि अलिकति भए पनि बुवालाई सम्झनाको लागि छोटो भए पनि मैले दुईवटा शब्द पठाएको छु जसरी भए पनि राखिदिनु होला भन्नुभएको थियो टाढा भएर के गर्नु अब परदेशी जीवन बुवाको काज क्रिया नै गर्न सकिएन न त बुवाप्रतिको केही धर्म नै निभाउन सकियो भन्नुभएको छ एकदम दुःख लागेको छ उहाँको बुवाप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छौँ र दुःखमा पर्नुभएका समस्त परिवारजनप्रति स समवेदना प्रकट गर्न चाहन्छौँ अहिले चाहिँ सचिन एउटा मात्रै छोरा हुनुहुन्छ अरे घरको निकै नै मिठो गीत पनि बजारमा ल्याउनु भएको छ त्यो अगाडि अलिकति उहाँले दुईवटा शब्द पनि गाउनु भएको छ अब भने तपाईँको माझमा यो मिठो भाका गए स्वर्ग बेहोस छु रुनाले बेहोस छु रुनाले मुख देख्न पाइन बुबा परदेशमा हुनाले परदेशमा हिँड्छु विश्वरले बुबा हजुरको सपना साकार पार्ने छु झस्काइरहन्छ तिम्रै त्यही पिरले बुबा हजुरको सपना साकार पार्नेछु छु झस्काइरहन्छ सधैँ त्यही पिरले ዛውባኔ धिक्कै छु काम कुरो गराइबाट त सक्छौ भने हे ईश्वर आफ्नैबाट जोगाइदेऊ म आफै जोगिन्छु पराईबाट त सचिन चन्द र देवी घरतीको समधुर आवाज त्यसै गरी लय शब्द चाहिँ शिव सुवेदीको एल्बम चाहिँ सचिन चन्दको तपाईँको माझमा सचिन चन्दले अलिकति गाउनु भएको भाका पनि अगाडि जोड्यौँ हामी उहाँ दुःखमा हुनुहुन्छ अहिले धेरै साथीका आँखाबाट आँसु पनि बगे होलान् प्राय प्राय ठाउँमा जाँदै गर्दा कतिले आफन्त पर्छ कति आफै नै घुम्नुपर्छ अर्काको ठाउँमा हुँदाखेरि यस्तै छ जिन्दगी एक दिन जानु सबै एकै ठाउँमा हो बाँचेर बाँच्दाखेरि रमाइलो गर्नुपर्ने हो मर्दाखेरि सबैको भेट त्यतै नै हुन्छ तपाईँको माझमा साध्यै मिठो भाका बजाएका छौँ हामीले यहाँनिरबाट अब कार्यक्रमको अन्त्यमा पनि आउँदैछौँ तपाईँ पनि फोन हान्नुहोला शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ केटी साथीहरूले फोन हान्नुहोला अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ केटा साथीहरूले फोन हान्नुहोला एकजना साथी आउनु भएको छ नमस्कार हजुर नमस्ते आहा के सरजी हजुर हजुर सन्चै हुनुहुन्छ ए ठिकै छ बाँचेकै छ के गर्दै हुनुहुन्छ हो अहिले चाहिँ स्कुलबाट घरतिर जाँदै हो ए घरतिर जाँदै हो हजुर हजुर कति आठ कक्षामा पढ्नुहुन्छ कि पढाउनुहुन्छ अब अब नभनौँ नभनौँ है हजुर आजकल डबल रोल छ डबल रोल छ नि त डबल रोल भनेपछि बुझ्नुहुन्छ साथीहरूले होइन त त्यही त बुझ्न पनि पर्यो नि ल के हुँदैछ जाडो कतिको बढ्यो अनि दार्माकोटतिर सुन्तला पाके कि पाकेनन् धर्मकोटतिर त के अरे सुन्तला चाहिँ टन्नै पाकेका छन् तर खाने हो भने अलि गाली पनि खानुपर्छ साथमा त्यही भएर नखाएको नै भेष ए नखाएकै भेष है हजुर यसको मतलब धर्मकोटमा सुन्तलै पाइँदा रहन्छन् <laughs> पाइन्छन् अलिक चिसो हुन्छ ए अलि चिसो हुन्छ हजुर ल कार्यक्रममा आउनु भएको छ अब के सुनाउने त ए मङ्सिर पनि लाग्यो अब <laughs> मङ्सिर पनि लाग्यो मन पनि थाक्यो है हो र सोच्दा सोच्दा अब मुक्त सुनाएपछि कोही भेटिन्छ कि ल पक्कै भेटिन्छ सुरु गरौँ त जातमा है तपाईँको वैशाखमा त यस्तै भयो मङ्सिरमा त आफै काली वैशाखमा त यस्तै भयो मङ्सिरमा त आफै काली निद लाग्दैन रातमा पनि तस्बिरमा त आफै काली वैशाखमा त यस्तै भयो मङ्सिरमा त आफै काली निद लाग्दैन रातमा पनि तस्बिरमा त आफै काली तिमी बिना जीवन जिउन धिक्कार लाग्न थाल्यो अचेल तिमी बिना जीवन जिउन धिक्कार लाग्न थाल्यो अचेल वैशाखमा त यस्तै भयो मङ्सिरमा त आफै काली निक्लाग्दैन रातमा पनि तस्बिरमा त आफै काली तिमी बिना जीवन जिउन धिक्कार लाग्न थाल्यो अचेल तिमी बिना जीवन जिउन धिक्कार लाग्न थाल्यो अचेल मर्छु होला तत्पिएर आखिरमा त आफै काली धन्यवाद यति नै हो त हजुर हजुर म त सुन्नैमै मक्खै परे है त्यही त अब हातमा लेखेको थिएँ बुझिएन कि अचेल ए बुझिएन मैले पनि कम्प्युटरमा टाइप गरेको थिएँ देखिएन भन्नु भएन है <laughs> ठिकै छ अब अर्कोचोटि भनौँला आज टाइम पनि सकिन थाले छ है त्यही त ल अब भने छुट्यौँ है त केशरजी हजुर नमस्ते है नमस्कार केशर चिन्तन केसी हुनुहुन्थ्यो दारमाकोट सल्यानबाट अत्याधिक माया गर्ने साथी हुनुहुन्छ रेडियो सानीभिरलाई अर्को साथी नमस्कार हजुर कहाँबाट सुनिता <laughs> सुनिताजी हजुर सन्चै हुनुहुन्छ एकदमै शान्ति हुनुपर्छ अनि हजुरहरू शान्ति हुनुहुन्छ हामीलाई एकदम ठिकठाक छ के गर्दै हुनुहुन्छ के गर्ने दाइ त्यतिकै बसिराखेको हजुरको प्रोग्राम सुनिरहेर ओहो काँडामा हुनुहुन्छ कि डालीबाङमा हुनुहुन्छ <laughs> रुकुमकोटबाट डालीबाङतिर जाँदै हो बाटोमा बाटोमा पो हो रेडियो सुन्दै बाटो काट्ने मजासँग आनन्द आइरहेछ हो हजुर हजुर कता पुग्यो त रुकुमकोटबाट झरियो ओरालाई <laughs> बालुवा बजार भन्छन् नि ए बालुवा बजार झरियो है हजुर ठारिने हो अब बालुवा बजारबाट हजुर हजुर <laughs> ल मजासँग उकालो काटौँ हस्याङ फस्याङ गर्दै है हजुर हजुर के सुनाउनुहुन्छ त यो उकालो काट्दै गर्दा खै त मुक्तक सुनाउने हो कि हो कि सुनाउँछु सुनाउँछु हजुर हामी पनि सुनौ कि सुन्नु होला नि किन सुन्ने र हजुरले नसुनेमा श्रोताहरूले सुन्नु ल म श्रोताहरूलाई सुन्न भन्छु म चाहिँ सुन्दिनँ है त हजुर सुन्दिनँ होला के ए सुनिदिन्छु सुनिदिन्छु उसो भए सुनिदिन्छु ल सुरु गरौँ हजुर मिस्टुरीको दिलभित्र आएर बिराए मिस्टुरीको दिलभित्र आएर बिराए तिमीसँग जिउने मर्ने कसम खाएर बिराए माया गर्नु तिम्रो लागि धनको लोभ रहेछ माया गर्नु तिम्रो लागि धनको लोभ रहेछ मिस्टुरीको दिलभित्र आएर बिराए तिमीसँग जिउने मर्ने कसम खाएर बिराए माया गर्नु तिम्रो लागि धनको लोभ रहेछ मैले सबै बुझ्दा बुझ्दै माया लाएर बिराए स्टोरीको दिलभित्र आएर बिराए यति नै हो सुनिताजी हजुर यति धेरै कुरा थाहा पाउँदा पाउँदै फेरि किन मायामा गाँसिनु भएको त <laughs> अब समय नै यस्तै सधैँ गाँसिनु पर्यो त प्रेम पत्र पढ्दा पढ्दा मायामा फसेको थाहै भएन हो <laughs> होइन दाइ त्यस्तो त लौ कार्यक्रममा आइदिनु भयो राम्रोसँग मायामा फस्नुहोस् मङ्सिरमा झ्याइ पार्नुहोस् छुट्यौँ है त सुनिता भिका हुनुहुन्थ्यो रुकुमकोटबाट काँडा जाँदैछु भन्दै हुनुहुन्थ्यो बाटोबाट फोन गर्नुभएको थियो अन्तिम साथी भन्दै हुनुहुन्छ हाम्रो प्राविधिक साथीले उहाँसँग कुराकानी गरौँ त कहाँबाट हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्कार कहाँबाट दिनेश शर्मा दिनेशजी सन्चै हुनुहुन्छ एकदमै सुन्छै सुन्छौँ हामी यतातिर भन्नुहोस् तपाईँ बिसौँ त्यतातिर एकदम ठिकठाक छ हामीलाई पनि है हजुर हजुर के गर्दै हुनुहुन्छ दिनेशजी सबै ठिकै छ अब अहिले त अब जोटखानको कार्यक्रम चलिरहेको छ अब त्यसैमा के दसैँ त नभनौँ अब तिहारको माहौल बढिरहेको छ ए माहौल माहौल बढिरहेछ है हजुर हजुर <laughs> माहौल भने पनि जे भने पनि बढिरहेछ लौ बढिरहेछ हजुर लौ जे बढे पनि अब हामी कार्यक्रमको अन्त्यमा आयौँ सुरु गरौँ है त ल म मुक्त भाइ हुन्छ ए न रहेछ जिन्दगी त जति हेऱ्यो त्यतिहरू लाग्ने एन रहेछ जिन्दगी त जति हेऱ्यो त्यतिहरू लाग्ने माया रहेछ जिन्दगी त जति लायो त्यति लाउ लाग्ने वैंशको यो मतलाई उमङ्गले रमाउँदा वैंशको यो मतलाई उमङ्गले रमाउँदा यात्रा रहेछ जिन्दगी त जति गयो त्यति जाउँ लाग्ने यात्रा रहेछ जिन्दगी त जति गयो त्यति जाउँ लाग्ने हजुर त यति नै यति नै हो त हजुर हजुर हुन्छ दिनेशजी धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्कार गाउँघर सम्झिँदा अति मन रुन्छ परदेशीको गाउँघर सम्झिँदा अति मन रुन्छ परदेशीको अँधेरीको साथी मात्र त्यो जुन छ परदेशीको गाउँघर सम्झिँदा अति मन रुन्छ परदेशीको अँधेरीको साथी मात्र त्यो जुन छ परदेशीको वेदनाका पोकाहरू यहाँ आफ्नै आफ्ना आफ्नै छन् विरहको त्यो कथा कसले सुन्छ प्रदेशीको नरेन्द्र कुमार रावले पेउघा दुई सालघारी रुकुम घर भई हाल बहराइनबाट पठाउनु भएको यो मुक्तकसँगै अब हामी विदाय भएर जाने बेला भएको छ अहिलेसम्म फोन गरेर साथ दिने साथीहरू हुनुहुन्थ्यो ललिता गिरी स्यालापाखाबाट लीला कुमारी बस्नेत सल्यानबाट प्रतीक्षा ओली खाराबाट तिलक आरसी सल्यानबाट निसकेसी सल्यानबाट सत्यलाल बोहरा जाजरकोटबाट सर्जना कार्की रुकुमकोटबाट धनमाया ओली खाराबाट सन्देश देवकोटा झोलाबाट प्रतिभा परियार सुर्खेतबाट शङ्कर केसी जाजरकोटबाट चिन्तन केसी केशर चिन्तन केसी दार्मकोट सल्यानबाट सुनिता बेका काँडाबाट अनि अन्त्यमा हुनुहुन्थ्यो दिनेश शर्मा सल्यानबाट सबैजनालाई धेरै धेरै धन्यवाद फोन लगाउन प्रयास गर्नुभयो लगाउन सक्नु भएन तपाईँलाई पनि मनैदेखि धन्यवाद तपाईँको फोन लागोस् कामना गरौँ आज हान्ने साथीहरूले भोलि फोन हान्न हान्नु होला र भोलि हान्ने साथीले पर्सि फोन होला यति भन्दै अब भने तपाईँको माझमा छुट्टिएर जानुभन्दा पहिले अहिलेसम्म रेडियो सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोता र अनलाइनमा सुनेर साथ दिने तपाईँ श्रोतालाई पनि धन्यवाद र मलाई प्रविधिमा रहेर साथ दिने प्राविधिक साथी चन्द्रबहादुर कँवरलाई पनि धेरै धेरै धन्यवाद भोलिको श्रृङ्खला सुन्नु सुनाउनुहोस् रहन्छ हामी यताबाट तिनवटा भाका तपाईँको माझमा राख्छौँ तिनै भाका तपाईँले गाउनुपर्ने हुन्छ रमाइलो गरौँला भोलि पनि फोन आन्नुहोला भन्दै तपाईँको माझमा मनै सुने मिठो भाका लोकदोहोरी क्षेत्रका निकै नै चर्चित गायक गायिका राजु परियार र विष्णु माझीको समुदुर स्वरमा एक दशक पहिले निकै चर्चामा रहेको लोकदोहोरे गीत खरबारीको खर निकै नै मिठो भएको तपाईँको माझमा छोड्दै म देवकुमार ओली पनि छुट्टिन्छु नमस्ते मैया